not the también. सोध्न जो जोको हातैमा डम्फो लौहेर बिदि सुहाको पुर्खाले अरजेको डम्फो बोकी नाच्दै रमाउँदै हिँडेको पुर्खाले अरजेको डम्फो